गेवालीले बताउनु भएको छ विधान संशोधन मार्फत एमाले उपाध्यक्ष र सचिवको संख्या पाँच उपमहासचिव दुई बनाउने प्रस्ताव गरेको छ आज सुझाव दिने क्रम सकिएपछि नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ प्रचार विभाग प्रमुख गेवालीका अनुसार साँझसम्म मतदाता नामावली प्रकाशन गरिनेछ यसैबीच विधान संशोधन गर्ने कि नगर्ने आह्वान विषयमा सहमति कायम हुन नसक्दा अध्यक्षका प्रत्याशीद्वय माधव कुमार नेपाल र केपी शर्मा ओलीले टीम सार्वजनिक गर्न सकेका छैनन् नेपाल पक्ष विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउनुपर्ने पक्षमा रहेको छ भने ओली पक्ष भने विधान संशोधनको विपक्षमा रहेको छ विधान संशोधनको टुङ्गो लाग्न नसकेका कारण दुवै नेताले प्यानल घोषणा गर्न सकिरहेका छैनन् आकांक्षीको संख्या धेरै भएकाले दुवै टिममा प्यानल तयार गर्न समस्या देखिएको नेताहरूले बताएका छन् यसैबीच नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान भने नहुने भएको छ नेपाल पक्षका नेताहरूले विद्युतीय मतदानमा आशंका भएको बताएपछि विद्युतीय मतदानमा नजाने निष्कर्षमा पुगेको हो संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले आज छलफल गरिरहेको छ नयाँ बन्ने संविधानमा उनीहरूका एजेण्डा समावेश गर्नका लागि उपसमितिले हिजोदेखि नै छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका दलको संख्या बयानब्बे रहेको छ हिजो बयालिसवटा दललाई बोलाइएको भए पनि जम्मा दसवटा जति दलका मात्रै प्रतिनिधि उपस्थित भएका थिए आजको छलफलमा बाँकी दलहरू लाई बोलाइएको संसद सचिवालयले जनाएको छ उप प्रधानमन्त्री प्रकाश मानसिंहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने कुनै पनि कानून सरकारले नबनाउने प्रस्ताव पार्नु भएको छ नेपाल प्रेस युनियन जिल्ला समिति काठमाडौँद्वारा युनियनका पूर्व केन्द्रीय अध्यक्ष तथा काठमाडौँ जिल्ला समितिका पूर्व अध्यक्षहरूको सम्मानमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले संसदमा दर्ता भएको अदालतको अपहेलना सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतामा आँच पुग्ने भए त्यसलाई संसदबाट पारित नगरिने बताउनु भएको छ कंग्रेस महामन्त्री समेत रहनुभएका सिंहले कंग्रेस स्थापना कालदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएकाले कहिले पनि प्रेस स्वतन्त्रता विरोधी काम नगर्ने बताउनु भएको छ कार्यक्रममा उप प्रधानमन्त्री सिंहले सरकारले सभासदका नाममा पाँच करोड़ रूपियाँ दिन नलागेको प्रश्न पार्नु भएको छ उहाँले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि केही रकम विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिँदै सो रकम जिल्ला विकास समिति मार्फत विकास निर्माणमा खर्च गरिने स्पष्ट पार्नुभयो नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज सकिने भएको छ अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकेपछि दुवैजनाले जवाब दिने कार्यक्रम रहेको माओवादीले जनाएको छ केन्द्रीय समितिको बैठकमा वैद्यको संघर्षको कार्यदिशालाई समृद्ध बनाऊ पार्टीलाई एकताबद्ध गर्दै क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ़ौ शीर्षकको प्रतिवेदन पेश भएको छ त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा एकीकृत क्रान्तिको सिद्धान्त भन्दा यथास्थितिमा क्रमभङ्गता इतिहासको आवश्यकता शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ प्रतिवेदनमा टिप्पणी गर्ने सदस्यहरूले दुवै प्रतिवेदनलाई मिलाउँदा मात्रै पूर्णता पाउने निष्कर्ष निकालेका छन् हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी पर्व मनाइरहेका छन् आजको एकादशीसँगै चौमासा पनि शुभारम्भ भएको छ तुलसीको मठमा पूजा अर्चना गरी आज तुलसी रोपेपछि भगवान विष्णु चार महिनासम्म समुद्रमा शयन गर्छन् भन्ने जनविश्वास रहेको छ यस अवधिभर बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा रोग व्याधि नहोस् भन्ने कामना गर्दै हिन्दू धर्मावलम्बीहरू तुलसी रोपी विष्णुको पूजा अर्चना गर्दछन् उपत्यका नारायण मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ Bye. चितवन जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउन पाँच वर्ष रणनैतिक योजना तयार गरिने भएको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले भरतपुरमा गरेको प्रारम्भिक छलफलमा सरसफाईको मापन गरिने सूचकहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ सबै क्षेत्रमा खानेपानीको पहुँच चर्पी प्रयोग व्यवहार परिवर्तन सुधारेको चुलोको प्रयोग करेसाबारी व्यवस्थापन गुणसुधार जस्ता सूचकलाई कार्यान्वयन कसरी गर्ने भनी योजना बनाउन लागेको छ समितिका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आधारभूत सुविधालाई विस्तार गर्दै उच्च स्तरको खानेपानी तथा सरसफाई सुविधा सहज रूपले पुर्याउन रणनैतिक योजना बनाउन लागेको बताउनु भएको छ उहाँले सरसफाईका लागि जिल्लाव्यापी रूपमै पूर्ण आनी बानी परिवर्तनका क्रियाकलापहरू शुरू गरिने भयो इनारको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 दावी गरेको छ उता इराकको राजधानी बगदाद नजिकै भएको गोलाबारीमा इराकी सेनाका एक जनरलको मृत्यु भएको छ प्रधानमन्त्री नुरी अल मरिकीको कार्यकालले कार्यालयले जारी गरेको एक विज्ञप्तिमा सेनाको छैठौं डिभिजनका commander major general Najm Abdul Abdullah अल सुरानीको मृत्यु भएको छ उनको आबु गैरमा विद्रोहीको आक्रमणमा परि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् यसैबीच इराकमा नयाँ प्रधानमन्त्री चयन गर्ने विषयमा राजनीतिक गतिरोध उत्पन्न भएपछि जारी संसद बैठक करिब एक महिनाका लागि स्थगित भएको छ संसद बैठकमा नयाँ आम चुनावका विषयमा एक प्रस्ताव दर्ता भए पनि त्यसमा छलफल हुन भने सकेको छैन अन्तमा खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल शुरू हुँदैछ पहिलो सेमी फाइनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् खेल राति पौने दुई बजेपछि शुरू हुनेछ पाँच पटकको विश्व विजेता ब्राजिल र छैटौं पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको छ समूह चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह एकको विजेता बनेको थियो भने अन्तिम सोह्रमा चिलीलाई टाई ब्रेकरमा पछाडि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखा लगाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान पक्का बनाएको हो दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको नौ महाधिवेशन जारी पेश भएका प्रतिवेदनहरूमाथि टोली नेताहरूले आफ्नो निचोड पेश गर्दै इनार सफा गर्ने क्रममा निसासी र पश्चिम चितवनमा दुईको मृत्यु जिल्लालाई पुनः सरसफायुक्त जिल्ला बनाउन चितवनमा पाँच वर्ष रणनैतिक योजना तयार गरिँदै पालिस्तानी संगठन हमासद्वारा दक्षिण इजरायलमा दर्जनौ रकेट बम प्रहार र इराकको राजधानी बगदाद नजिकै भएको गोलाबारीमा इराकी सेना जनरलको ज्यान गयो र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा ब्राजिलले जर्मनीको सामना गर्दै हस्त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार जय Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच उनासठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो